हिजो आज चिन्तकहरू डायस्पोराको कुरा गर्दछन् साहित्यका सन्दर्भमा विश्वका एक कुनाबाट अर्को कुनामा पुगेका घुमन्ते जीवन बाँच्ने मान्छेहरूको सांस्कृतिक जीवन डायस्पोरिक जीवन हो पुस्ताको पुस्ता घुमन्ते भएर संसारभरि छरिने मान्छे कुन समयमा डायस्पोरिक भएन र हिजो आज हाम्रा लेखकहरूलाई नयाँ लाग्छ आफ्नो जीविकोपार्जनका निम्ति एक मुलुकबाट अर्को मुलुकको कुनै भागमा पुगेर जीवन धान्नु परेको स्थितिलाई मूल्याङ्कन गर्नुपर्दा हाम्रा प्राच्य शास्त्रमा उल्लेख भएको स्वदेशी पूज्यति राज राजा विद्वान सर्वत्र पूज्यते भन्ने उक्ति आजको डायस्परिक दर्शनमा अर्थिन आउँदैन र हामी एउटा निबन्धको शैली सँगसँगै भित्रिएका छौं सुशेलिङको यो सिलसिलामा यति बेला प्रविधि संयोजक दीपक सापकोटा अनि तपाईँको यात्राभरिको साथी महेम भण्डारी हाजिर छौं यो शैली र यो सिलसिला र यो श्रृङ्खलामा तपाईँलाई हामी उसरी नै हार्दिक स्वागत अनि अभिवादन गर्दछौं गुड बाई छोडी जानेहरूलाई निबन्ध संग्रहभित्रको गुड बाई बाङदेल दाई एउटा निबन्ध उठाउन खोजेको छु आज मैले राजेन्द्र सुवेदीको संग्रहभित्रबाट उहाँकै निबन्ध झिकेको हुँ मैले हामी सुशेलीको यो बिहानीमा यसरी बसेका छौँ र सुनाखरी धुनको छाया मायामा यसरी हराएका छौँ त्यही भएर पनि आज म गुड बाई बाङदेल दाई पुरै पढ्न खोज्दैछु जति भ्याउँछु त्यति दिन्छु तपाईँलाई हुँदैन र हिजो आज चिन्तकहरू डायस्पोराको कुरा गर्दछन् साहित्यका सन्दर्भमा विश्वका एक कुनाबाट अर्को कुनामा पुगेका घुमन्ते जीवन बाँच्ने मान्छेहरूको सांस्कृतिक जीवन डायस्परिक जीवन हो पुस्ताको पुस्ता घुमन्ते भएर संसारभरि छरिने मान्छे कुन समयमा डायस्परिक भएन र हिजो आज हाम्रा लेखकहरूलाई नयाँ लाग्छ आफ्नो जीविकोपार्जनका निम्ति एक मुलुकबाट अर्को मुलुकको कुनै भागमा पुगेर जीवन धान्नु परेको स्थितिलाई मूल्याङ्कन गर्नु गर्नुपर्दा हाम्रा प्राच्यशास्त्रमा उल्लेख भएको स्वदेशी पूज्यति राजा विद्वान सर्वत्र पूज्यति भन्ने उक्ति आजको डायस्परिक दर्शनमा अर्थिन आउँदैन र स्वदेशी पूज्यति राजा विद्वान सर्वत्र पूज्यति भन्ने उक्ति आजको डायस्परिक दर्शनमा अर्थिन आउँदैन र धाँधलीका मतपेटिकाबाट प्रकट हुने कुलपतित्व स्वदेशमा त पुजिएला तर विश्वभरि नै पुजिन त विश्व ज्ञान चेतना नै आवश्यक पर्दछ यसै ज्ञान चेतना मार्फत आफ्नो सङ्घर्षशील जीवन निर्वाहको अथा यात्रामा मान्छे कहाँबाट कहाँ पुगेन र आजको डायस्परिक दर्शनको आशय आशय पनि यही होइन र बाङदेलजी तपाईँका पिता मह भक्तबहादुर राई तपाईँका पिता रङ्गलाललाई च्यापेर दार्जिलिङ पुग्दा आफै एउटा डायस्परा बनेको होइनन् र अनि तपाईँ नै दार्जिलिङ कलकत्ता फ्रान्स बेलायत इटली र स्पेनसम्म पुग्दा र पुनः नेपाल प्रवेश गर्न आइपुग्दा डायसपोरा बन्नु भएन र आफ्नो मूल थलोबाट पुस्तौं पुस्ता बसाई सर्दा सर्दै डायसपोरा बनेको तपाईँ स्वयं पनि एक डायस्परिक बिम्ब होइन र रङ्गलाल र विमला राईको छोरो कान्छो छोरो लैनसिंह बाङ्गेलज्यू अठार सय एक्कासी पौष सात दुई हजार उनासाठी असोज उन्तिस तपाईँसँग मैले पहिलोपल्ट अनौपचारिक रूपमा दुई हजार तेइस सालतिर परिचय गरेथेँ मुलुक बाहिर दुई हजार चार माइतघर दुई हजार छ उपन्यासमा अनि भेट्दै गएँ लङ्गडाको साथी दुई हजार आठ र रेमब्रान्ट दुई हजार तेइस उपन्यासमा युरोपको चिठी दुई हजार चौध र स्पेनको सम्झना दुई हजार बीस जस्ता नियात्रा कृतिमा पनि तपाईँलाई भेटे औपचारिक रूपमा त दुई हजार अठाइस सालपछि भेट भयो हाम्रो नेपाली एमएको पाठ्यक्रममा रहेको लङ्गडाको साथी शीर्षकको उपन्यास मार्फत विश्वकथा संग्रह दुई हजार दुई विश्वका छन् महान कलाकार प्राचीन नेपाली चित्रकला दुई हजार चौतिस नेपाली प्रस्तर कलाको प्राचीन इतिहास प्राचीन नेपाली मूर्ति कलाको इतिहास दुई हजार जस्ता कृतिम कृतिसँग त मेरो भेट धेरै पछि आएर भए थियो जस्ता कृतिसँग त मेरो भेट धेरै पछि आएर भए थियो त्यो पनि पठन सन्दर्भका क्रममा बाङदेलसँग मेरो सघन परिचय त दुई हजार पैँतालिसपछिकै समयमा नेपाली उपन्यास परम्परा र प्रवृत्ति शीर्षकको ग्रन्थ लेख्ने क्रममा मात्र भयो गुड बाई भाङदेल दाई एउटा निबन्ध राजेन्द्र सुवेदीको निबन्ध उठाइरहेको छु आज म सुशेलीको यो यात्रा यसरी निर्माण गर्दैछु बाङदेलज्यू तपाईँसँग मेरो भौतिक रूपमा भएको पहिलो भेट त एउटा विद्यार्थीले आफ्नो अध्ययनको विषय बनेको आप्त पुरुषसँग भएको थियो दुई हजार अठाइस सालमा मैले तपाईँलाई भेटेको भेट त सौनकहरूले सुत महर्षिलाई भेटे जस्तै बालखिल्याहरूले यज्ञवलक्यलाई भेटे जस्तै र जन्मे जयले वैषम पायनलाई भेटेको जस्तै भेट थियो मेरो निम्ति अरू त्यतिखेरको भेट केवल द्रोणाचार्यसँगको एकलव्यको भेट जस्तै मात्र थियो लामो तर असम्पृक्त सम्पर्कमा रहेको म जस्तो व्यक्तिले तपाईँलाई सामान्य र औपचारिक सन्दर्भमा मात्र सम्पर्क गर्ने गरे तपाईँसँग मैले प्रज्ञा प्रतिष्ठानको सदस्य व्यक्तित्व ठानेर भेट गरेँ सम्भव भए एउटा साहित्यिक रचना दिनुहोस् डेलीराम तिमसिनाको सम्पादनमा ज्ञान विज्ञानको परीक्षा नामक ग्रन्थ प्रकाशित हुँदैछ यसमा समावेश गर्नका निम्ति रचना दिनुभए ग्रन्थको गरिमा बढ्ने थियो भन्ने आग्रहका साथ भेटे प्रज्ञा प्रतिष्ठानको प्रकाशन मार्फत उनी डिल्लीराम तिमसिनाको काव्य मीमांसा नामक अनुदित ग्रन्थको प्रकाशन वितरण र पारिश्रमिक प्राप्तिको अधिकार सहित भेट्न प्रयत्न गरे सूर्य विक्रम गेवालीज्यूको कुलपतित्वमा उपकुलपति बनेका तपाईँलाई भेटे प्रज्ञा प्रतिष्ठानको गरिमायुक्त गौरवपूर्ण आसनमा तपाईँ कुलपतिको रूपमा रहँदा मुलुकको प्रज्ञा चेतना प्रतिष्ठानमा आरोहित भएको अनुभव गरे मैले दुई हजार छत्तीस सालपछिका वर्षहरूमा तपाईँले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतित्व निर्वाह गर्नुभयो तपाईँको मातहतमा कवि माधव घिमिरे उपकुलपति रहँदा हामी कसैलाई अप्ठ्यारो लागेको थिएन विजय मल्ल बालकृष्ण पोखरेल जस्ता व्यक्तित्व सदस्य रहँदा असजिलो अनुभव भएन आज अमुक अमुक उपकुलपतिका मातहतमा अमुक अमुक सदस्य रहँदा हामी सबै बाहिरकालाई असजिलो अनुभव हुन्छ रहनेलाई सजिलै लागे पनि बाङदेलज्यू तपाईँले विद्यालय स्तरदेखि नै आफूलाई ज्ञानको पुञ्ज बनाउने ध्येय राख्नुभएको थियो सूर्य विक्रम गेमालीको सम्पर्कमा दार्जिलिङमा रहँदा उन्नाइस सय छयानब्बे सालमा तपाईँले प्रवेशिका परीक्षा पास गर्नुभएको थियो अनि उच्च शिक्षा आर्जन गर्ने उद्देश्यले त्यसै साल तपाईँ कोलकाता पुग्नुभएको थियो फाइन आर्ट विषय लिएर प्रथम श्रेणीमा स्नातक उपाधि प्राप्त गर्ने त्यही लैनसिंह राई होइन र आजको कुलपति लैनसिंह बाङदेल स्टेट्सम्यान पत्रिकाको पत्रकार बन्ने लैनसिंह राई बेलायती कम्पनीको कलाकार बन्ने त्यही लैनसिंह राई आज प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउन कुनै धाँधलीको मतपेटिकाबाट निकालिएको नतिजा हो र अनि पिकासो जस्ता कलाकारसँग कला ज्ञान आर्जन गर्ने कलागुरु लैनसिंह बाङदेल बिना धाँधली कुलपति बन्न सक्ने प्रज्ञा चेता प्राज्ञ न हो तपाईँ न त हो जन्मजात कुलपति लैनसिंह बाङदेल न हो भोटको बाकसबाट जन्माएको किता किजात कुलपति लैनसिंह बाङ्देल मैले यस्तो प्रसङ्ग सामुन्नेमा राखिरहँदा लैनसिंह बाङदेल हँसिलो तर गम्भीर मुद्रामा आफ्ना आँखाको ज्योति पावरदार चस्माबाट मतिर प्रक्षेपण गरिरहनुहुन्थ्यो मैले अनायसै भने थिएँ तपाईँले आफूलाई प्रज्ञाको उच्च गरिमामा स्थापित गर्ने सफलता प्राप्त गर्नुभयो त्यही नै हामी सबैको सफलता र गरिमा हो यो कुरा तपाईँको सम्झनामा सुरक्षित छ बाङ्देलजी गुड बाई बाङदेल दाई गुड बाई छोडी जानेहरूलाई भित्रको एउटा निबन्ध हो त्यही निबन्ध सँगसँगै राजेन्द्र सुवेदीलाई लिएर हिँड्दैछु आज म ए म एउटा कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किँदैछु अहिले माइक्रो बसमा चितवनबाट बिहानको सात बजेको छ एउटा समाचार प्रसारण हुँदैछ बसमा जडित एफएमबाट नेपाली साहित्यका सामाजिक यथार्थवादी उपन्यासका स्रष्टा तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति लैनसिंह बाङदेलको देहावसान भयो समाचारले म स्तब्ध बन्न पुगे बस आफ्नो गतिमा दगुरिरहे रहेछ मेरो स्मृति चेतना अव्यवस्थित ढङ्गले जता ततै भौतारी रहेछ सामाजिक यथार्थवादको साहित्यिक मूल्यलाई यथास्थितिमै उपयोग गर्नुभएको हो बाङ्गेलजी तपाईँले तपाईँ त दार्जिलिङको खुला समाजमा हुर्किन पुगेको पनि तेस्रो पुस्ताको व्यक्ति यतातिर प्रेम विवाह र अन्तर्जातीय विवाहको अनुमति नभएका कारणले प्रेम विवाह गर्नु परेका कारण भागेर दार्जिलिङ पुग्नुपर्ने बाध्यता तपाईँका रनी र म्याउचीले मसिनी र माहिला भुजेलले बेहोरेका थिए तपाईँका सहानुभूतिले दार्जिलिङमा पुगेर टाउको लुकाउन पाएका थिए तर तपाईँले सबैलाई सहयोग गर्न कहाँ सक्नुभयो र तपाईँको सहायता नपाएका पात्रहरू हरि र सानी हुन् दाजु बहिनी नभए पनि तपाईँले दाजु बहिनी बनाइदिनुभयो बिहाका निम्ति मन र उमेर समेत मिलेका युवा युवतीलाई परस्परमा बिहाको प्रस्ताव राख्ने नसक्ने कमजोर बनाइदिनु भयो अनि भन्नुहोस् त बाङ्देलजी तपाईँले सानी र हरिको भावना नबुझेर विवाह हुन दिनु भएन अनि झन् तपाईँ त आफ्नो हकमा अन्तर्जातीय विवाहको पक्षदेखिमा देखिनुभयो मनु थापासँग विवाह गरेर मन मिलेपछि विवाह गरेको होइन र तपाईँले मनु थापासँग त्यसो हो भने हरि र सानीको बीचमा एकअर्काको मन कसरी प्रकट हुन दिनु भएन एकअर्कालाई बुझ्ने अरू को थियो र हरि र सानीको मनलाई नजिकबाट बुझ्ने उनीहरू बाहेक रने म्याउजीको विवाह भयो तपाईँलाई आपत्ति तृप्ति भएन मसिनी र माहिलो भुजेलको विवाह भयो तपाईँलाई अप्ठ्यारो भएन अनि तपाईँ स्वयंले विवाह गर्नुभयो मनु थापासँग त्यसमा पनि अप्ठ्यारो भएन हरि र सानीको त्यस्तो के अपराध थियो र दुईजनालाई विवाह गर्ने अवसरबाट वञ्चित गरिदिनुभयो तपाईँलाई यथास्थितिबाट मुक्त भइ नसकेका उपन्यासकार हुन् भन्ने समीक्षकहरूप्रति तपाईँको जवाब के छ गुड बाई बाङदेल दाई गुड बाई छोडी जानेहरूलाई भित्रको एउटा निबन्ध आजको सिलसिलामा हामी मिसाउँदैछौँ यसरी एउटा श्रृङ्खला निर्माण गर्नलाई बाङदेलजी वस्तु चयन र प्रस्तुतिमा तपाईँ कारुणिक संवेदना खोल्नुहुन्छ तपाईँले छोएपछि ढुङ्गा पनि पग्लन्छ वनस्पति र पाखा पखेराहरू शीत भएर आँसु बगाउँछन् आकाश करुण संवेदनाका लहरहरू भएर बादलको पग्लाइमा तरङ्गित हुँदै पोखिन्छ नेपालीहरूको चाडपर्व सांस्कृतिक पहिचान जातिगत भेदभावहरूको स्थिति पर्यावरण र रहनसहनका अवस्थालाई तपाईँले संवेदनागत स्थिति र स्पर्शमा आफैमा अवलम्बित बनाउनु भएको छ सांस्कृतिक पर्यावरणका पक्षहरू दार्जिलिङमा जस्ताको तस्तै देख्ने तपाईँलाई नेपाली चर्याले विमोहित तुल्याएको छ तपाईँले छोएपछि जडताले पनि जीवन्तता प्राप्त गर्दछ तपाईँलाई थाहै छ अबको संवेदना कठोर बन्दै गएको स्थिति आज हाम्रो परम्परित संवेदना जड बन्दै गएको छ र नयाँ संवेदना प्रादुर्भाव र मुखर हुँदै गएको स्थिति उद्घाटित भइरहेको छ बाङदेलजी पुस्तान्तर हुँदा हुँदै जाँदा मूल्यमा पनि पनि आउँछ कि क्या हो सभा सम्मेलनमा भेट हुँदा खस्या कुसु कुरा हुन्थ्यो अनि बाङदेलजी तपाईँ पनि यादै होला तपाईँलाई पनि यादै होला तपाईँ चिट्ठाको गोला प्रथाबाट पहिलोपल्ट प्राज्ञ बन्नुभएथ्यो त्यो पनि तपाईँ विदेश भ्रमणमा रहेका बेला लेखनाथ पौडेलज्यूको नाम काटिएर तपाईँको नाम दर्ता पर्दा तपाईँ स्वयंले केही अप्ठ्यारो बोध गर्नुभएथ्यो त्यस्तो अप्ठ्यारो लाग्छ र आज दौडझुपको प्रज्ञा परिषदको क्षेत्रज्ञ तहमा विराजित हुन पुग्ने प्राज्ञलाई यस्तो अप्ठ्यारो लाग्छ र आज दौडधुपको प्रज्ञा परिषदको क्षेत्रज्ञ तहमा विराजित हुन पुग्ने प्राज्ञलाई टुक्कुचेहरूले सगरमाथालाई चुनौती दिनु सह्य मानिएला महाभारतमा महाभारतका चुलीले गौरी शङ्करलाई चुनौती दिनु पनि स्वाभाविक ठानिएला भारवीको मतको अवलम्बन गर्ने हो भने चुनौती दिनेले आफूभन्दा माथिल्ला तहलाई चुनौती दिएको कुरा सुनाउँछ हात्ती र अर्ना प्रतिस्पर्धा गरौँ यहाँ त चुरेले सगरमाथालाई धम्की दिइरहँदा मुसाले हात्तीलाई लात मारेको हास्यास्पद अवस्थाको बोध हुन्छ बाङ्देलज्यू अब त तपाईँ प्राज्ञ भएको कुलपति भएको कुलपति भएको पृथ्वी प्रज्ञा पुरस्कार प्राप्त गर्न पुगेको अवस्था कहाँ बाँकी छ र मैले भने नि साहित्य र संस्कृतिमा कला र रङ्गमञ्चमा संगीत र दर्शनमा लिलिपुर देखिने व्यक्तित्वहरू लिगली कोटे दौड प्रतियोगिताबाट प्रज्ञा प्रतिष्ठानका सम्मानित पदहरू सजिलै ओगट्न थालेका छन् गुड बाई ताङभेल दाई गुड बाई छोडी जानेहरूलाई भित्र हामी छौँ आज राजेन्द्र सुवेदीलाई लिएर यसरी गुड बाई बाङदेल दाई निबन्ध सँगसँगै कुरा गर्दा अलि बढ्ता जस्तो होला तपाईँले कुलपतित्व वहन गरेको प्रज्ञा प्रतिष्ठानको मूल्यमा स्खलन आए जस्तो लाग्दैन र तपाईँलाई ईश्वर बराल विराजित बनेको प्रज्ञा प्रतिष्ठान उपकुलपतिमा ओर्लिएका अवश्य हो अनि मदनमणि दीक्षित र मोहन कोइराला आसीन भएको प्रज्ञा प्रतिष्ठान पनि त उपकुलपति स्तरमै सन्तुष्टि मान्नुपर्ने तहमा आइपुग्यो मतपेटिका खोल्दा ज्ञानको भण्डार जित्ने परम्परा स्थगित भयो संविधानमा प्रज्ञा भनेको मेधा हो जुन मेधा प्राप्तिका निम्ति देवगणले मात्र होइन सम्पूर्ण पितृ समूहले पनि उपासना गर्दथे त्यही मेधा अर्थात् प्रज्ञाद्वारा हामी सबैलाई मेधावी बनाउने काम होस् धाँधलीका बाह्र सत्ताइस हथखण्डाद्वारा भरिएका मतपेटिका खोलिँदा प्राप्त गरेको आधारमा प्रज्ञा जितिन्छ र बाङदेलजी मैले गरेका प्रश्नहरू तपाईँले हाँसेर मात्रै टार्ने कोसिस गर्नुभयो मुलुकको प्राज्ञिक उच्चता गिर्दै जाँदा हाम्रो निष्ठा र आस्थामा पनि त स्खलन आयो एक व्यक्तिको होटले कति प्रज्ञा मापन गर्ला कसमा रहेको प्रज्ञा चेतलाई कसरी परिभाषित गर्ला र कस्तो रूपमा आकलन गर्ला Thank you. अधुरा यात्रा र अधुरा रहरहरू धेरै धेरै जीवनमा त्यसले प्रविधिसँगको लडाइँ पनि पर्ने गर्दछ हाम्रो यसरी प्रविधिलाई जित्न नसक्दा हारेर बाँच्नुपर्ने पनि हुन्छ र प्रविधिलाई जितेर बोल्नुपर्ने बोल्नु पर्ने पनि हुन्छ हामी सुशीलको उत्तरार्धतिर आएका छौँ आज यता निबन्धको अधुरो बाटो पनि हिँड्यो केही कविताहरूसँग हिँडौँ जस्तो लागेको छ त्यति बेला शिविरबाट फर्केपछि एउटा कविता दिन खोज्दैछु रमेश एक टुक्रा बगर आँखामा नाचिरहन्छ त्यो मसँगै टाँसिएर आएछ एक टुक्रा बगर आँखामा नाचिरहन्छ त्यो मसँगै टाँसिएर आएछ हुँदा हुक्काहरू झजलकोमा छन् त्यो मसँगै गाँसिएर आएछ तिरै तिर बग्न छोडेर कतिखेर परेलीमा उठेर बग्न खाल्छ कन्काई तिरै तिर बग्न छोडेर कतिखेर परेलीमा उक्लेर बग्न थाल्छ कन्काई मध्यरातमा थाहै हुँदैन कतिखेर मजको खाइले परेवा हुर्स जहुर ए घाँडै खाट सिमानाहरू सुन्याउँछ गोठहरू तर्केका घरका भित्ताहरू र तुलसीका मठहरू एक टुक्रा बगर आँखामा नाच्नुहुन्छ तर्केका घरका भित्ताहरू शिविरका पाल पालबाट च्याएर पर्खन्छन् आँखाहरू मुस्कुराउँदै हिँडेको हुलाको दिनलाई विधवाको सिउँदो जस्तो अनन्तसम्म फैलिएको बाटोमा सुनिन् कुनै पदसापहरू पापका थाल समाएर नारीहरू ओकल्छन् रुवाईका उदासहरू कट्याङ पर्छ झुक्काहरूमा पर्छ झरी वर्षन छ झुक्काहरूमा वर्षन छ पर्छ झुक्काहरूमा पर्छ झरी वर्षन छ झुक्काहरूमा वर्षन छ बनेको छ ढुङ्गाको सिरानी लाउँदा लाउँदै ढुङ्गा बनेका छन् झुक्काका मान्छेहरू शिविर सधैँ आँखामा नाचिरहन्छ तेल भन्छु जस्तो बनाउँछ मेरो मन अनि प्रश्नै प्रश्नको डडेलो सल्काइदिएर उत्तर मार्छ मसँग लास्ता ठुङ्गा जस्ता नानीहरूका कोमल पाइताला नअट्ने कि यति पागुरो छ संसार फेरि सधैँ आँखामा नाच्छ सुखको बन्छु जस्तो बनाउँछ मेरो मन अनि प्रश्नै प्रश्नको डडेलो सल्काइदिएर उत्तर माग्छ मसँग लास्ता ठुङ्गा जस्ता नानीहरूका कोमल पाइताला नट्ने ඉහෙටි සාගරික සංසාර का कविता वर्दे खेमू टीवी बाट कवि रमेश को कविता अर्को साथ फर्केर साँधमा धेरै पटक उद्घोष गरिसकेको छु अर्को साँझ फर्केर साँधमा भित्रका कविताहरू जति पढे पनि पढिरहे जस्तो लाग्छ अर्को एउटा कवितासँगै मिस्नु जस्तो लागेको छ गुणहरू नाचरी दिनको छाया माया कविता पनि त्यस्तै મીઠાશ बोके રામની સંસ્થાની સંમતે સેવક કવિતા पढ़ी सुबह उल्टीनी शहर कवि श्रेष्ठ अपील कविता यो गाउँको पुरानो गल्ली तिम्रो सिउँदोको तर्क बालेर पुगौँ भन्थे उमङ्गको अन्तरिक्ष यो अरुण माथि ओछ्यान लगाउने घाम निदाइरहेछ सधैँझै किते पाती डाँडा यो यतासको गाउँमा कालो अक्षरको खेती सब झैँ किन्दै जाने उमेरको मोमबत्ती फलेको भूगोल पढाउनु सरको पुरानो चस्मामा बदलियो परिभाषा गोलो पृथ्वीमा कहानी र बाङ्गी स्थिति जस्ता सन्त पाइतालाहरू एउटा अनुसारित प्रश्न आइरहन्छ आँखाको मनिटरमा बनेर दुर्लभ तस्बिर काल सुदूरको पाठोलाई चारो हालेर ताराहरू बनेको थियो धेरै निराश खेमा बोकेको सेलरोटी कठुवामा बोकेको जाँडझुङ मिठा संयुक्त सपनाहरू आँखाको लाइब्रेरीमा पुरानो भएको सायद सम्बन्धको पिता तिम्रो ठुलो आँखाको गाजर गाढा आत्मीयता कर्कलाको पातमा जस्तो मान्छेको राज्य कुनै इलेक्ट्रोनिक मेसिनबाट झरेको हरियो नोट भन्दा सस्तो भएछ आउँले आँसु यता मलाई जिस्क्याएर गए जस्तो लाग्छ सधैँ बग्ने हावा घोर र झन्टामा नाचेको साथेमा सिल्ली अरू भूमिमा हेरिरहेको उँड सरह झिस्किरहेको गाउँको धुलो बाटो सोच्दै को निधले लेख्छु भन्थ्यौ हाम्रो प्रेमको रक्तिम इतिहास कुन पराई लिम्सुरमा कैदी भए तिम्रा मायाका नेल पोलिसहरू जब तिमीले टेक्यौ माथि निरङ्कुश पाइला मेरा सारा सपनाहरू पुत्ला भएर जले केही धुवामा सिँडेर गयौ तिमी सपनाको समुद्र सहर म आजसम्म पुतला जलेको कालो बाटो सुनसान सुनसान हिँडिरहेछु भनेर कुन चुम्बक जस्तो पाइला टेकेर पुगिन्छ कुन चुम्बक जस्तो पाइला टेकेर पुगिन्छ फुल्टिङसार एउटा कविता लेख एउटा अधुर यात्रामा केही अधुरा यी गीतहरू अधुरा सपनाहरू अधुरा रहरहरू अधुरा इच्छाहरू म पनि मजेल पटक भन्दैछु त्यति बेला किरण प्रधानको आवाज तपाईँको साथमा राखेको अधिकारीका सङ्गीत सिर्जना छ बिहानीमा यात्राभरि मलाई सघाउने सङ्गीत धेरै धेरै धन्यवाद भनेर तपाईँको यात्रा भइसक्यो